एउटा कथा जिन्दगीको श्रृङ्खलाको चौधौं कार्यक्रमबाट सुमन खरेलको नमस्कार आज हामी यहाँहरूलाई सुनाउँदैछौ पोखराका साहित्यकार सरु भक्तको लेखन तथा प्रस्तुतिमा यो गीती कथा उन्नाइस वर्षको कलिलो उमेरमा उसलाई मनभित्र केही अभाव जस्तो अनुभूति हुन्थ्यो तर दुःखको अनुभूति हुन्थेन म्याग्दीको सिखाघारा गाउँ युवा युवतीहरू रोदीमा जान्थे खुलेर कुराकानी गर्थे रात रातभर गीत गाउँथे ऊ रोदीमा गए पनि सङ्कोच मानेर एउटा कुनामा बसिरहन्थ्यो घरमा माया गर्ने बाबुआमा थिए उनीहरू छोराको बिहा गराएर चाँडै बुहारी पाउने सपना देख्थे ऊ विवाहको नाम सुन्दा पनि लाज मान्थ्यो एक रात बाबुले रक्सी खाएको सुरुमा बिहा गर्न मान्दैनस् भनी झापर हानेपछि ऊ आवेगै आवेगमा गाउँ छोरी पोखरा झरेको थियो याम्दी खोलाको पानी घट्टमा आएपछि ऊ पर सेती खोलाको मनोरम दृश्य हेरी सुस्ताएको थियो पानी घट्टमा तीन जोडी भरिया भर बारुवाको भारी बोकेपछि थकाई मार्दै मकै चवाई बसेका थिए कहाँबाट होला नि उनीहरूमध्ये एकले सोधेको थियो गाउँबाट काम खोज्न आएको दाई उसले स्वर कमाउँदै भनेको थियो असाध्य बिरसिलो मनले हामी सिधै मिसिए भोने हामी सेती खोलामा बालुवाका भारी बोक्छौँ गर्जो टार्छौँ यस्तै हो हामी गरिब गुरुवाका जुनी सोध्नले सहानुभूतिपूर्वक भनेको थियो अरूले सफा मनले फोहोरी दाँत देखाएर उसलाई स्वागत गरेका थिए भोलिपल्टदेखि ऊ डोको भरिभरि बालुवा बोकी घर बनाएको ठाउँसम्म पुर्याउने भरिया बनेको थियो वर्ष दिनसम्म बालुवाको भारी बोकेपछि उसको जीवनमा अकस्मात एउटा मोर आएको थियो उसले जौबारी मन्दिर सेती नहर बनाउने ठाउँमा काम पाएको थियो नहर बनाउने कामलाई सबै चाइना कम्पनीको काम भन्थे चाइना कम्पनीको काममा डम्फर चरी हिँड्न थालेपछि एक दिन अनायास सिम्पानीको भट्टी पसलकी कान्छीसित उसका आँखा चार भएका थिए तर सङ्कोचले पसलनी भाउजीसित बाहेक ऊ कान्छीसित बोल्न सकेको थिएन चाइना कान्छी उसलाई देखेर मुस्कुराउँथे कहिले खाना पस्कँदै कहिले भाँडा माझ्दै ऊ पनि सङ्कोच मान्दै मुस्कुराउँथ्यो अनि कान्छीसित बिहाबारी गरी जीवन बिताउने सपना देख्थ्यो तर सपना कसरी पूरा हुन्छ मान्छेको सपना भाग्यले पूरा गर्छ कि कर्मले उसलाई थाहा थिएन बिहाको साहित कसैलाई हेराइराख्नु पर्दैन पसल्ने भाउजूले दिन तोक्छिन् आवश्यक बन्दोबस्त मिलाउँछिन् अनि एक दिन दुवैलाई विन्यवासनी मन्दिरमा लगी विवाह गराइदिन्छन् ऊ कान्छीको सिउँदोमा सिन्दुर हालेर दङ्ग परेको थियो कान्छीले सयपत्रीको माला लगाइदिँदा पनि ऊ दङ्ग परेको थियो तर बिहाको उपलक्ष्यमा भोज खुवाउने न उसित सामर्थ्य थियो न समय भोलिपल्टदेखि उसलाई डम्फरमा कुद्न परिहाल्छ कान्छी पनि रमाई रमाई उसित डम्फरमा कुद्न थाल्छे बाँचौ सँगै नभए जाऊ मेरो माया भन्दामा कस्तो छ गिटी अनि बालुवा जस्तो छ गिटी अनि बालुवा जस्तो छ छैन चाइना कम्पनीको डम्फनमा कुद्दा कुद्दै समय बितेको पत्तो हुँदैन कसैले भनेका थिए सुख र खुसीका दिनहरू छिट्टै बित्छन् दुःख र पीडाका दिनहरू ढिलो बित्छन् उसलाई हो जस्तो लाग्छ डम्फरमा कुद्दा कुद्दै एक दिन नहर बनाउने काम पनि पूरा भएको थियो चाइना कम्पनीले उसलाई धेरै कामदारहरूलाई बिदा दिएको थियो जाउँ कान्छी आफ्नै गाउँमा आफ्नै घरमा खेतीपाती गरौँला गोठ हेरौँला सुखले जीवन बाँचौँला कान्छेले सहमतिमा टाउको हल्लाएकी थिए दुवै गाउँ गएका थिए घरबाट हराएको छोरो बुहारीलाई लिएर आएपछि बाबुआमा साध्य खुसी भएका थिए गाउँमा केही वर्ष सुखले बितेको थियो अकस्मात एक दिन राति गाउँमा ठुलो पहिरो जान्छ उसलाई पोखरामा बस्दा पनि झरी परेको बेलामा गाउँमा पहिरो जाने डर लागिरहन्थ्यो सपनीमा ऐठन हुन्छ गाउँमा सायद पहिरो गयो कि गाउँमा सायद पहिरो गयो कि गाउँमा सायद पहिरो गयो कि हर पहिरोले छेउछाउका चार घरसहित बाबुआमा सुतेको घरको आधा भाग नै बगाइदिन्छ बाबुआमा पहिरोसितै बग्छन् अनि ढुङ्गा माटोको विशाल राशिभित्र पुडिन्छन् ऊ कान्छीलाई अँगालो मारी दुःख र वेदनाले रुन्छ आमा र बाबा सम्झिरहन्छु गाउँ छोड्दा बिझेका काँडा गाउँ छोड्दा बिझेका काँडा परदेशमा बसी झिकिरहन्छु दिन कान्छी पुर्खाहरू जन्मेको पहाडले हामीलाई सहेन त्यसले अब यहाँ नबसौँ मधेसतिर झरौँ मधेसमा सानो जग्गा जमिन लिएर घर बनाई बसौँला उनीहरू आफू पनि रुँदै गाउँलेहरूलाई पनि रुवाउँदै मधेस लाग्छन् चितवनभित्र मानिसहरूको चलखेल हुने राप्ती खोडाको किनारमा सस्तैमा जग्गा किनेर फुसको झुप्रो ठड्याउँछन् मधेसी थारूका बस्ती र भिन्न परिवेशमा उनीहरूले पहाड़को दुःख बिर्सने कोसिस गर्छन् कान्छीले घरमा चिया पसल खोल्ने इच्छा गर्छे चिया पसल खुल्छ पहिले सुस्तरी बीचमा ठिक्क ठिक्क र पछि राम्रै गरी चिया पसल चल्छ दुवैले मेहनत गर्छन् मेहनतको फल मिठे खान्छन् अनि भविष्यको सुन्दर सपना देख्छन् केही वर्षको अन्तरालमा कान्छीले एउटी छोरी र एउटा छोरा पाउँछे सन्तानहरू जन्मेपछि उनीहरूले शब्दमा बयानै गर्न नसकिने दिव्य सुख अनुभव गर्छन् असाध्य मिठो जिम्मेवारी पनि अनुभव गर्छन् चिया पसलको आमदानीबाट चाँडै नै ढुङ्गाको गाह्रो भएको घर ठरिन्छ फुसको झुप्रोबाट पक्की घरमा सरेको दिन कान्छीका उसका आँखाहरू त्यसै त्यसै बग्छन् हामीले दुःख पायौँ कान्छी तर हाम्रा छोराछोरीले दुःख नपाउन् म छोराछोरीहरूलाई धेरै पढ्ने बनाउँछु ठुल्ठुलो मान्छे बनाउँछु बाँच्ने रहर जस्तो हेरी हो मान्छे भएपछि सपनालाई माया गर्नै पर्छ उसले गर्यो तर निर्दयी भाग्यले उसलाई माया गरेन पटक्कै गरेन एक रात घरमा सुतिरहेको बेला राप्तीमा भयानक बाढी आयो बाढी गाउँ बस्तीमा पस्यो मानिसहरू कोही थाहै नपाई घरबारी सहित बगे कोही घर छोडेर भाग्न खोज्दा खोज्दै बगे ऊ कान्छी र छोराछोरीको हात समातेर भाग्न खोज्दा खोज्दै बग्यो कान्छी बगी छोराछोरी बगे कति माइल टाढा उसले आफूलाई होसमा पाउँदा उसको संसार पुरै उजाडिसकेको हुन्छ अब उसले कहाँ खोज्नु आफ्नो मायाले कान्छीलाई अब उसले कहाँ खोज्नु आफ्नो मुटुको टुक्रा छोराछोरीहरूलाई उसको दुःख र शोकले पागल झैँ बन्छ पागल झैँ बनेर राप्तीको किनारै किनार दगुर्छ सयौं मृत मानिसहरूका बीच ऊ आफ्नी कान्छी र छोराछोरीलाई पाउन सक्दैन ऊ रुन्छ पिराले चिच्याउँछ पागल झैँ बन्छ तर त्यसभन्दा बढी केही गर्न सक्दैन मान्छेलाई पागल बन्न पनि अर्कै खुबी चाहिँदो रहेछ कि ऊ पुरै पागल बन्न सक्दैन ऊ राप्ती किनारमा भोक प्यास बिर्सेर कति दिनसम्म भौतारी रहन्छ र एक दिन निरुपाय भई ऊ पोखरा जाने बसमा सवार हुन्छ पोखरा उस्तै हुन्छ खालि उसको भाग्य मात्र फेरिएको हुन्छ यी हिमालहरूलाई के थाहा यी पहाड़हरूलाई के थाहा यी तालहरूलाई के थाहा यी झरनाहरू गुफाहरूलाई के थाहा उसले जीवनमा के के भोगेको छ पोखरा आइपुगेपछि ऊ बजारको बाटो हिँड्दै पुरानो टुरी खेल भएर सिम्पानी पुग्छ सिम्पानीमा पसल्ने भाउजूको भट्टी हुँदैन जौबारी पुग्छ समयको अन्तरालमा कसैले उसलाई चिने जस्तो गर्दैनन् ऊ सेती खोलाको डिलमा टुक्रुक्क बस्छ ऊ भोलिपल्टदेखि गिट्टी फोड्ने काममा लाग्छ ऊ दिनभर चर्को घाममा टाउकोमा एउटा मैलो कपडा बाँधेर गिट्टी फोड्छ पाएको ज्यालाले पेट पाल्छ उसलाई सधैँ लाग्छ मैले धेरै दुःख भोगेँ अब कसैले पनि दुःख भोग्न नपरे हुन्थ्यो उसका सुख शान्ति र सपनाहरू हराइ गए पनि अरूका सुख शान्ति र सपनाहरू नहराइदिए हुन्थ्यो गिट्टी फोड्दा फोड्दै ऊ प्रत्येक दिन नजिकै चाइना कम्पनीले बनाएको सेती बाँध पानी पोखरी र भूमिगत नहर मार्गतर्फ हेर्छ उसलाई त्यहाँका प्रत्येक परिवेशमा आफ्नी मायालु कान्छी र मुटुका टुक्रा छोराछोरीहरू हाँसिरहेको आवास हुन्छ जति दुःख भोग्नु परे पनि बाँच्ने यति आवास भए पुगिहाल्छ यति सम्झना भए पुगिहाल्छ यति माया भए पुगिहाल्छ ऊ आभारी हुन्छ चाइना कम्पनीप्रति जहाँ ढुङ्गा र बालुवाको काम गर्दा गर्दै उसले कहिले पनि नहराउने माया पाएको थियो माया माया सुन्दै हुनुहुन्थ्यो पोखराका साहित्यकार सरू भक्तको लेखन तथा प्रस्तुतिमा एउटा कथा जिन्दगीको आज सुनाएका गीतका गीतकारहरू सरूभक्त विप्लव प्रतीक ईश्वर बल्लभ र मध्याह ब्यान्ड त्यसै गरी संगीत थियो सुनिल थापा दीप श्रेष्ठ भक्तराज आचार्य र मध्याह ब्यान्डको अनि गायकहरू थिए प्रकाश राणा दीप श्रेष्ठ भक्तराज आचार्य र कर्णदास अर्को सोमबार सहकर्मी विनिता दहालको गीती कथा लिएर आउनेछु आजको लागि सुमन खरेलको नमस्कार